सहमहामन्त्री गुरुङ सहित रापरपाका दुई सय बढी कार्यकर्ता रापरपा नेपालमा प्रवेश भारतीय प्रधानमन्त्री मोदी र उपप्रधान तथा गृहमन्त्री निधि बीच भेटवार्ता नैतिकतामा आधारित व्यावहारिक शिक्षामा जोड दिने नयनसिंह महरको भनाई सुदूरपश्चिम क्षेत्रीय समितिले गर्ने भनेको अनिश्चितकालीन आम हडताल स्थगित अफगानिस्तानको महत्वपूर्ण खानाबाद जिल्लामा तालिबानद्वारा कब्जा सरकारी सेना कुन्दुज सहरबाट पछि हट्न बाध्य र नेपाल क्रिकेट संघको विवाद समाधान गर्न आइसिसीसँग कुरा गरेको खेलकुद मन्त्रीको भनाई विवाद छिट्टै समाधान हुने दावी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् पार्टी एकता भाँडिएसँगै सहायक महामन्त्री हेमजङ गुरूङ सहित रापरपाका दुई सय भन्दा बढ़ी कार्यकर्ता रापरपा नेपालमा प्रवेश गरेका छन् रापरपाका सहायक महामन्त्री गुरूङ सहित लमजुङका दुई सय भन्दा बढी कार्यकर्ता आज रापरपा नेपालमा प्रवेश गरेका हुन् रापरपा नेपालले आज पार्टी मुख्यालयमा एक कार्यक्रम गरेर रापरपा छोडेकाहरूलाई खादा लगाएर स्वागत गर्दै सदस्यता प्रदान गरेको छ रापरपा छोडेर रापरपा नेपालमा प्रवेश गर्नेहरूमा रापरपाका केन्द्रीय सदस्य लालधुज लामा रापरपाका लमजुङ जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठ पूर्व मन्त्री जगत बहादुर गुरुङ लगायत रहेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र बीच भेटवार्ता भएको छ भारत भ्रमणमा का क्रममा रहनु भएका निधि र भारतीय प्रधानमन्त्री मोदीबीच बिहान भेट घाट भएको हो नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा उप प्रधानमन्त्री निधिले मोदीलाई जानकारी गराउनु भएको थियो भेटमा गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको समकक्ष मोदीलाई पठाएको विशेष सन्देश सहितको पत्र पनि हस्तान्तरण गर्नु भएको थियो प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रूपमा गृहमन्त्री निधि बिहिबार भारत पुग्नु भएको हो उहाँले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी गृहमन्त्री राजनाथ सिंह विदेश मन्त्री सुषमा स्वराज लगायतसँग भेट गर्नुभएको थियो नवनिर्वाचित नेपाल विद्यार्थी संघका पदाधिकारीहरूले आफूहरू राजनीतिक मुद्दा भन्दा शैक्षिक विषयमा केन्द्रित भएर काम गर्ने प्रश्न पारेका छन् रिपोर्टर्स क्लब नेपालले आज गरेको क्रममा अध्यक्ष नयन सिंह महरले आफ्नो दुई वर्षीय कार्य योजना पेश गर्दै आफूहरू शैक्षिक र स्वास्थ्य जस्तो जनताका आधारभूत आवश्यकता निशुल्क गराउन पहल गर्ने बताउनुभयो महरले देशमा जातीय क्षेत्रीय र धार्मिक सहिष्णुता कायम गराउने खालको शिक्षा नीति आफूले माग गरेको भन्दै नैतिकताका नैतिकतामा आधारित व्यावहारिक शिक्षा जोड दिने बताउनुभयो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भई नसकेको बताउनु भएको छ नेपाल प्रेस युनियन चितौनले आज गरेको पत्रकार सम्मेलनमा पौडेलले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताउनु भएको हो सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यस यता पार्टीबाट ककसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल र निर्णय नभएको उहाँले बताउनु भएको छ मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको समेत उहाँले बताउनुभयो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिले यही भदौ पाँच गते अर्थात भोलिदेखि गर्ने भनिएको अनिश्चितकालीन आम हड़ताल स्थगित गरेको छ महासंघले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गरी अनिश्चितकालीन आम हड़तालको कार्यक्रम फिर्ता लिएको जानकारी गराएको छ सुदूरपश्चिमीहरूको गौरा पर्व लगायत अन्य चाडहरू नजिक नजिकै आइरहेको हुँदा यसले यात्रुहरूमा नकारात्मक सन्देश जान सक्ने भन्दै बन्दाका सबै कार्यक्रम फिर्ता लिएको महासंघका कार्यभाग क्षेत्रीय संयोजक धर्मराज बडुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ सामुदायिक वन बीच रहेको विवाद एक आज एक कार्यक्रमको आयोजना गरी अन्त गरिएको छ प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको आयु सहयोग र द्वन्द रूपान्तरण सहयोगी माकुरा समूहको आयोजनामा बिन्द्रा सामुदायिक वन उपभोक्ता समिति र धुरापान नोडा सामुदायिक वन उपभोक्ता समिति अझै मेरो बीच रहेको विवाद अन्त गरिएको हो विगत छ महिनादेखि उक्त विवाद मा काम गरिरहेको संस्थाले विवादित यी दुवै सामुदायिक वनलाई एकीकृत गर्ने धेले सो संस्थामा द्वन्द रूपान्तरण सहयोगी माकुरा समूह नामक समूह गठन गरिएको थियो आज दुवै समूहको प्रतिनिधित्व हुने गरी माकुरा समूहको आयोजनामा दुवै पक्षबीच तीन बुधे सहमति पत्रमा हस्ताक्षर गराई एघार सदस्यीय नयाँ समिति गठन गरिएको माकुरा समूहका सदस्य रामबहादुर एरले जानकारी दिनुभयो समितिको अध्यक्षमा भरत सार्के सर्वसहमत चयन भएका छन् बिन्द्रा सामुदायिक वन अध्यक्ष जय बहादुर एरको सभापतित्वमा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथि निमित्त जिल्ला वन अधिकृत लक्ष्मी दत्त जोशी रहनु भएको थियो क्रियाशील महिला पत्रकार डडेलधुराले महिला पत्रकारका अवसर र चुनौती बारे आज जिल्ला सदरमुकाम डडेलधुरामा छलफल गरेको छ क्रियाशील महिला पत्रकारको सन्डे क्लबमा आज आज भएको छलफलले महिलाहरूलाई संचार माध्यममा अवसर भएको ठहर गरेको छ महिलाहरूले अग्रसर भएमा स्थानीय लगायत क्षेत्रीय तथा राष्ट्रिय स्तरका विभिन्न छापा र विद्युतीय संचार माध्यममा अवसर रहेको निष्कर्ष निकालेको छ पत्रकारितामा रहेका महिला पत्रकारहरूलाई अवसर सँगै थुप्रै चुनौती रहेको आजको छलफल कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले बताएका छन् सामाजिक सांस्कृतिक एवं पुरातनवादी सोच कायमै रहेकाले महिला पत्रकारले व्यावसायिक रूपमा क्रियाशील रहे काम गर्न अवरोध भइरहेको समेत सहभागीहरूले बताएका छन् महिला पत्रकारहरूलाई संचारमा संचारका माध्यमहरूबाट लैंगिक जिम्मेवारी पारिश्रमिक तथा लगायतका विषयमा विभेद हुने भएकाले चुनौती थपिएको जनाउँदै यसको समाधानको बाटो औल्याएको क्रियाशील महिला पत्रकार डडेलधुरा सचिव गौरी नेपालीले बताउनुभयो क्रियाशील महिला पत्रकारको केन्द्रीय कार्यक्रम अनुरूप आजदेखि निरन्तर रूपमा साताको एक दिन सन्डे क्लब बैठक बसी क्रियाशील महिला पत्रकारका हक हित संरक्षणका लागि आवाज उठान गर्ने र जिल्लाका समस्या केन्द्रसम्म पुर्याउ यी महिला पत्रकारको पेशागत हितमा टेवा पुर्याउने क्रियाशील महिला पत्रकार डडेलधुरा सदस्य वन्दना बमले बताउनु भएको छ अब देश बाहिरको खबर अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको महत्वपूर्ण खानाबाद जिल्ला तालिबानको कब्जा गरेको छ अफगान अधिकारीले तालिबान लडाकुले विभिन्न दिशाबाट भीषण आक्रमण गरेकाले सरकारी सेना कुन्दुज शहरबाट पछि हट्न बाध्य भएको जनाइएको छ पर्याप्त हात हतियार र गोलीगट्ठाका कारण खादा खानाबाद जिल्ला बाँस पराजय बेहोरेको स्थानीय अधिकारीले दावी गरेका छन् गत सेप्टेम्बरमा तालिबानले कुन्दुजमा आक्रमण गरी कारागारबाट आफ्ना एक सय पचास सहित छ सय कैदी भगाएको थियो अफगानिस्तानबाट सन् दुई हजार चौधमा नेटो गठबन्धन सेनाले औपचारिक रूपमा सैन्य अभियान पूरा गरे पनि तालिबानको शक्ति बढ़दै गएको छ अब अन्तमा एउटा खेल खबर युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले नेपाल क्रिकेट संख्यानमा देखिएको विवाद छिट्टै समाधान हुने दावी गरेका छन् प्रेस सेन्टर नेपाल चितौनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रीपाइलीले क्रिकेटले पाइरहेको सफलतालाई अगाडि बढाउन क्रिकेट संघको विवाद आफ्नै कार्यकालमा सुल्झ्याउने दावी गर्नुभयो उनले क्रिकेट संघको विवाद समाधानको विषयमा आफूले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई जानकारी समेत गराइसकेको जानकारी दिनुभयो यो सँगै राति दस बजेको युनिटी खबर सकिनै लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षक पुनः एकपटक सह सहमहामन्त्री गुरुङ सहित रापरपाका दुई सय बढी कार्यकर्ता रापरपा नेपालमा प्रवेश भारतीय प्रधानमन्त्री मोदी र उपप्रधान तथा गृहमन्त्री निधिबीच भेटवार्ता नैतिकतामा आधारित व्यावहारिक शिक्षामा जोड दिने नयनसिंह महरको भनाई सुदूरपश्चिम क्षेत्रीय समितिले गर्ने भनेको अनिश्चितकालीन आम हडताल स्थगित अफगानिस्तानको महत्वपूर्ण खानाबाद जिल्लामा तालिबानद्वारा कब्जा सरकारी सेना कुन्दुज शहरबाट पछि हट्न बाध्य र नेपाल क्रिकेट संघको विवाद समाधान गर्न आइसिसीसँग कुरा गरेको खेलकुद मन्त्रीको भनाई विवाद छिट्टै समाधान हुने दावी हौस् समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी दिपेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचारको बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजे हुने नै छ आजलाई समाचार कक्षका सम्पूर्ण सँगै म प्रकाश पार्की पनि बिदा हुन्छु नमस्कार शुभरात्री